मङ्सिर पाँच गते ताराखोलाकै जुल्फे सामुदायिक वनबाट चार थान सोहीवडाको हल्पुखोलाबाट चार थान मङ्सिर एघार गते ताराखोलाकै वडा नम्बर दुईबाट नौ थान र वडा नम्बर पाँचबाट आठ थान बन्दुक बरामद गरेको थियो प्रहरीले खोजतलास थालेपछि प्रयोगकर्ताले बन्दुक व्यवहारिसी अवस्थामा फालेको हुन सक्ने प्रहरीको भनाइ छ अवैध बन्दुक कसले र किन व्यवहारिसी अवस्थामा फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको उहाँले जानकारी दिनुभयो ताराखोला गाउँपालिका ढुङ्गा खानीका रूपमा परिचित छ स्थानीय तह आइसकेपछि ताराखोलाका ढुङ्गा खानीलाई व्यवस्थित गर्न थालिएको छ यसका लागि गाउँपालिकालाई आमदानीको मुख्य स्रोत हुने अपेक्षा गरिएको ढुङ्गा खानी सञ्चालनको कानुनी बाधा अडचन हटाउन पहल थालिएको ताराखोला गाउँपालिकाले जनाएको छ हालसम्म गाउँपालिकाले कानुनको अभावमा गाउँपालिकाले ढुङ्गा खानी व्यवस्थित र करको दायरामा ल्याउन सकेको थिएन गाउँपालिकाले सङ्घीय सरकारद्वारा जारी प्राकृतिक स्रोत व्यवस्थापन गर्न बनेको ऐनलाई आधार बनाएर गाउँपालिकाले विधेयक बनाउन थालेको गाउँपालिकाका अध्यक्ष प्रकाश घरतीले जानकारी दिनुभयो गाउँपालिकाले विशेष गाउँसभाको आयोजना गरी विधेयक निर्मा निर्माणको प्रारम्भ गरेको छ गाउँपालिकाले सङ्घीय सरकार र प्रदेश सरकारसँग नबाजिने गरी स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोतका सम्बन्धमा व्यवस्थापन गर्न विधेयक ल्याउन लागेको हो गण्डकी प्रदेशले समेत ऐन ल्याउन थालेको छ हामीले सङ्घीय सरकारको ऐनसँग नबाजिने गरी वातावरण तथा प्राकृतिक आर्थिक स्रोतका सम्बन्धमा विधेयक ल्याउन गाउँसभा पेश गरिएको छ अध्यक्ष घरतीले भन्नुभयो छलफलपछि विधेयक आउनेछ आगामी बैठक पुनः बाइस गते बस्नेछ त्यसपछि पुनः उद्योग सञ्चालन सम्बन्धी कार्यविधि ल्याएपछि गाउँपालिकाका ढुङ्गाखान व्यवस्थित गरिनेछ गाउँपालिकाका अध्यक्ष घरतीका अनुसार कानुन अभावमा गाउँपालिकामा रहेका झन्डै पचास ढुङ्गाखाने व्यवस्थित गरेर कर सङ्कलन गर्न सकिएको छैन गाउँपालिकामा अधिकांश निजी निजी जग्गामा ढुङ्गा उद्योग छ निजी जग्गामा भएका खानेलाई व्यवस्थित गर्न गाउँपालिकाले विधेयक ल्याएपछि खाने व्यवस्थापन र कर सङ्कलनको बाटो खुल्नेछ सामुदायिक वनमा भएको ढुङ्गा उद्योग गण्डकी प्रदेश सरकार र राष्ट्रिय वनमा भएको खानी सङ्घीय सरकारले हेर्ने गरेको छ आगामी छ महिनाभित्र ढुङ्गा खाने व्यवस्थित गर्ने गरी लागिरहेको गाउँपालिकाले जनाएको छ ढुङ्गा खाने व्यवस्थित नहुँदा यहाँका अधिकांश ढुङ्गा खाने बिना दर्ता सञ्चालनमा रहेका छन् गाउँपालिकाले कानुन अभावमा ढुङ्गा खाने दर्ता नवीकरण तथा राजस्व सङ्कलन असुली गर्दा गर्दा गर्न नसक्दा वार्षिक रु एक करोडभन्दा बढी राजस्व गुम्दै आएको छ गाउँपालिकाले अहिले ढुङ्गा निकासी कर स्वरूप वार्षिक रु दस लाख मात्र लिँदै आएको छ विशेष गाउँसभामा विधेयक स्थानीय तहमा वातावरण तथा प्राकृतिक स्रोत व्यवस्थापन समितिका संयोजक डिलबहादुर बस्नेतले पेश गर्नुभएको थियो गाउँसभाले चालु आर्थिक वर्षमा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 आदरणीय आमा हरिकला खत्रीको दुःखद निधन भएको हो दुई हजार एक भदौ चार गते भएका हरिकला खत्रीको बुधबार साँझ बागलुङ नगरपालिका वडा नम्बर तीन गोठीमा निधन भएको परिवारले जनाएको छ नेपाल पत्रकार महासङ्घ बागलुङले पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि त्रिदिवसीय डिजिटल पत्रकारिता तालिम सुरु गरेको छ कोरोना महामारीका बीच बिहिबारबाट भर्चुअल माध्यम मार्फत तालिम सुरु भएको हो शनिबार बिहानसम्म चल्ने तालि तालिममा डिजिटल पत्रकारिता पत्रकारितामा प्रविधि स्वास्थ्य पत्रकारिता आर्थिक पत्रकारिता र खोज पत्रकारिताका विषयमा सहजीकरण हुनेछ तालिमको पत्रकार महासङ्घ गण्डकी प्रदेशका अध्यक्ष त्रिभुवन पौडेलले शुभारम्भ गर्नुभएको थियो तालिम को सहजीकरण नेपाल लाइभ लाइभ तथा जनता पोस्टका पूर्व सम्पादक नारायण अमृत बिबिसी नेपाली सेवाका पत्रकार उज्जवल आचार्य स्वास्थ्य खबर अनलाइनका सम्पादक प्रवीर ढकाल क्यापिटल म्यागजिनका सम्पादक लोक चापागाई र नेपाल पत्रकार महासङ्घका पूर्वाध्यक्ष तथा खोज पत्रकारिताका केन्द्र केन्द्रका सम्पादक शिव गाउँले गर्नुहुनेछ कोरोना कहरले बागलुङको शिकार पर्यटन खस्किएको छ कोरोना नहुन्थ्यो भने बागलुङ जिल्लाको ढोरपाता नगर शिकार आरक्षमा विदेशी सिकारीले चहल पहल हुन्थ्यो यस वर्षको पहिलो शिकार याममा कोरोनाका कारण विदेशी शिकारी आउ कम आउँदा जम्मा एक झारल र एक नाउरको मात्र शिकार भएको छ कोरोना अगाडि धेरै नाउ र झारल शिकार गर्ने नेपालको एक मात्र शिकार आरक्षर ढोरपातन शिकार आरक्षमा बागलुङमा यस वर्षको पहिलो शिकार याममा जम्मा एक नाउ र एक झारलको मात्र शिकार भएको ढोरपातल शिकार आरक्षी कार्यालयले जनाएको छ कोरोना ट्रासले गत वर्षको चैत्यदेखि शिकार हुन नसकेको आरक्षमा यस वर्षको पहिलो सिजनमा तोकिएको एक झारल र एक नाउरको शिकार भएको छ राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले चालु आर्थिक वर्षको पहिलो याममा दस नाउ र छ झारलको शिकारको लागि असोज नौ गते बोलपत्र प्रकाशन गरे पनि कोरोना कहरका कारण एउटा कम्पनीले मात्रै आवेदन दिएपछि यस वर्ष शिकार पर्यटन घटेको नौरपातन शिकार आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र प्रसाद कडेलले जानकारी दिनुभयो विभागले शिकारको लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरे पनि नेपाल ट्राभल्स कम्पनीले मात्र शिकारको लागि प्रस्ताव पेश गरेको थियो अन्य कम्पनीहरूले नेपालमा कोरोनाका कारण देखाउँदै शिकार गर्न नआएका हुन् शिकार आरक्षीको दोस्तोङ ब्लकमा एक जाडल र एक नावरको शिकार भएको हो विभागको अनुमति अनुमतिमा आएका शिकारीहरू मङ्सिर पाँच गतेदेखि नौ गतेसम्म अहिलेसम्म उक्त ब्लकमा गएर एक नाउ र एक झाडलको शिकार गरिएको हो एक, एक गत वर्षको दोस्रो शिकार याममा कोरोना महामारीका कारण दस नाउ र पाँच झाडलको शिकार अनुमतिमै सीमित हुन पुगेको थियो कण्डेलका अनुसार कोरोनाका कारण विदेशी शिकारी नगर्ने मात्रामा आउँदा राजस्व घटेर शून्य जस्तै भएको छ नेपाल ट्राभल्स सफारी कम्पनी मार्फत बेल्जियम नागरिकले मात्र यसपटक ढोरपातनमा शिकार गरेका हुन् विदेशी शिकारीले नाउरको लागि रु एक लाख साठी हजार र झारलको लागि रु नब्बे हजार मात्रै राजस्व बुझाएका थिए प्रतिस्पर्धा नहुँदा नाउर र झारलको शिकार मूल्य निकै घटेर गएको छ अनुमति प्राप्त कम्पनीले पन्ध्र दिनको अवधिमा आरक्षबाट खटिएका कर्मचारीको प्रत्यक्ष निगरानीमा शिकार थालेपछि चार दिनमै शिकार सकेर फर्केको आरक्षण कार्यालयले जनाएको छ आरक्षणमा शिकारका लागि अमेरिका रसिया स्पेन लगायतका देश त्यसबाट धनादि सिकारी हेलिकप्टर चार्टर गरी ढोरपातन आउने गरेका थिए कोरोना अघि Himalayan safaris global safaris Nepal wildlife adventure Himalayan outfitter trek and trails Nepal wild फाइ समारी लगायत कम्पनी मार्फत सिकारको लागि सिकार आउने गरेका थिए सिकारको लागि सिकारी आउने गरेका थिए कोरोना कहरका कारण यस वर्ष अन्य कम्पनीले बोलपत्र भरेनन् आज आरक्षणमा असोज मङ्सिर पहिलो र फागुन वैशाख दोस्रो याममा सिकार हुने गरेको छ बाग्लुङ रुकुम र म्याग्दी जिल्लाका केही भागमा यो शिकार आरक्षण फैलिएको छ आरक्षणलाई सुन्दह सेङ डोगाडी बार्से फागुने सोर्तेबाङ र धोस्तोङ गरी सात ब्लकमा विभाजन गरी शिकार खेल्न दिने व्यवस्था गरिएको छ अहिले आरक्षणको सुरक्षाका लागि नेपाली सेनाको शत्रु मर्दन गुल्म समेत आरक्षी क्षेत्रमा स्थापना गरिएको छ अघिल्लो वर्ष सुन्तलाबाट मनङ्गी कमाई गरेका बागलु नगरपालिका वार्ड नम्बर दस भगुन्डेका देवीराम थापाको बारीका सुन्तला अहिले बिक्री भएका छैनन् अधिकांश सुन्तला नपाक्दै पैलिएका छन् खोल्साएर हेर्दा किरे किरा छन् बारीभरि झरेका सुन्तला टिपेर खाल्डोमा पुर्नु पर्दा उहाँ निराश हुनुहुन्छ पहिला डोको लिएर आउनेलाई धमाधम बिक्री गरिन्थ्यो अहिले दिनदिनै भरिका सुन्तला खाल्डोमै पुर्नु परेको छ उहाँले भन्नुभयो के रोग आयो हामीलाई सखा पार्ने भयो भगौन्डेमा मात्रै यो समस्या होइन वार्ड नम्बर आठको सिगाना र वार्ड नम्बर नौको तित्याङमा पनि उस्तै समस्या छ अघिल्लो वर्ष सिगानाका किसानले मात्रै दुई करोड सुन्तला बिक्री गरेका थिए यो वर्ष भने किसानले मूल्य नपाउने समस्या भएको गुनासो बढेको छ सयौँ बिरुवा सुन्तला छन् फैलिएर झरेपछि न खेतीपाती भयो न सुन्तलाबाट कमाइ भयो बाग्रु नगरपालिका आठ सिगानाका टोपबहादुर खड्काले भन्नुभयो सुन्तलाका लागि सहित यहाँका किसानले सयौँ रोपनी धान खेत मासेका थिए बाग्लुङ नगरपालिकाले तीन वर्षदेखि सिगानामा सुन्तला पकेट क्षेत्र बनाउन पचास हजार बढी बिरुवा रोप्दै आएको छ नगरपालिकालाई किसानको लगानीमा ती बिरुवा रोपिएको हो दुई वर्षसम्म सिगानामा सुन्तला महोत्सव समेत भएको थियो यो वर्ष भने महोत्सव पनि आयोजना नगरेको उहाँले बताउनुभयो खड्काले मात्रै वर्षमा चारदेखि पाँच लाखसम्मको सुन्तला बिक्री गर्दै आउनुभएको थियो सिगानामा दुईवटा सुन्तला भण्डार केन्द्र पनि स्थापना गरिएको छ किसानले भण्डारण गरेको सुन्तला फागुन चैतमा बेचेर फाइदा कमाउने गरेका थिए बागलुङको काठेकोला गाउँपालिका र जैमिनीमा पनि सुन्तलाको हाँगा समेत मर्ने समस्या भएको किसानले गुनासो गरेका छन् सुन्तला भोगटे र निबुवा लगायतका अमिलो प्रजातिमा पनि किरा पर्ने समस्या छ काठेकोला गाउँपालिका वार्ड नम्बर छका युक्त प्रसाद कौडेले भन्नुभयो सुन्तलाबाट गाउँमा समृद्धि भित्राउन खोजेका किसानको गाँसमा ढुङ्गा लागेको छ प्राविधिकहरू खोजेर देखाए पनि यो वर्षको उत्पादन भने आधा बढी घाटा हुने उहाँले गुनासो गर्नुभयो समयमै औषधि उपचारको व्यवस्थापन गरेमा किराबाट बचाउन सकिने प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना म्याग्दीका प्रमुख सुधीर थापाले बताउनुभयो किसानले गुनासो गरेको अवस्थामा प्राविधिक पठाएर उपचारमा साथ दिएका छौँ तर ढिला थाहा भएकोले क्षति भएको देखियो थापाले भन्नुभयो कर्मचारी अभावले भनेको बेला किसानको गुनासो सम्बोधन गर्न पनि सकिएको छैन जिल्लामा कृषि कार्यालय र प्राविधिक नभएकोले किसानले समस्या किसानले समस्या समाधान गर्न नसकेको खड्काको भनाइ छ किरा परेर झरेका सुन्तला समय समयमा व्यवस्थापन गर्न नसके अर्को वर्ष पनि समस्या हुने कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख वासुदेव रेग्मीले बताउनुभयो झरेका सुन्तला समयमा व्यवस्थापन गर्न किसानलाई आग्रह गरेका छौँ उहाँले भन्नुभयो राम्रो अध्ययन गरेर आगामी वर्ष राम्रो उत्पादन गर्न सहयोग गर्नेछौँ खबर खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा शीर्ष खबर पुनः एकपटक गलकोटको खरुवाबाट चार थान अवैध भरुवा